आज एउटा रहस्य खास न खास देखियो आज एउटा रहस्य खास न खास देखियो ती सयौँ प्रेमीहरूको माटोमा बास देखियो यहाँ मान्छेहरूको माया र मोहका कुरै नगरौँ आज एउटा रहस्य खास न खास देखियो ती सयौँ प्रेमीहरूको माटोमा बास देखियो यहाँ मान्छेहरूको माया र मोहका कुरै नगरौँ कमिलाको प्रेम कहानी झन् झक्कास देखियो आज एउटा रहस्य खास न खास देखियो ती सयौँ प्रेमीहरूको माटोमा बास देखियो नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक डायरीको तेत्तिसौँ श्रृङ्खला पर्खिएर बस्नुभएका सम्पूर्ण श्रोता अनि साथीहरूमा रेडियो प्रकृति एफएम दाङका प्राविधिक मित्र माधव कडेल त्यसै गरी रेडियो राप्ती एफएम सल्यानका प्राविधिक मित्र शिव डाङ्गीसँगै म कार्यक्रम पृष्ठता उत्तरी कुमार साहुको तर्फबाट तपाईँहरूले यो कार्यक्रमलाई प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगा हर्जदाङ त्यसै गरी सल्यानको रेडियो राप्ती एफएम एक सय चार थुप्लो आठ मेघार सल्यानबाट हरेक बुधबार बिबिसी नेपाली सेवापछि नौ पच छप्पन्न बजेसम्म कार्यक्रम सुन्न सक्नुहुन्छ तपाईँहरूले कार्यक्रमलाई इन्टरनेट अनलाइन मार्फत W W W dot radio Prakriti dot com त्यसै गरी W W W dot radio Rapti dot ORG dot NP log in गरेर संसारभर सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्त ग्रारीमा तपाईँहरूले फेसबुकमा पठाउनुभएका मुक्तकहरू प्रसारण गर्छौँ कुनै दिन भने अनि तपाईँहरूका टेलिफोन पनि लिन्छौँ तपाईँहरूले टेलिफोन मार्फत आफ्ना मुक्तकहरू पनि सुनाउन सक्नुहुन्छ आजको कार्यक्रममा पनि तपाईँहरूले फेसबुकमा पठाउनुभएका मुक्तकहरू लिएर आएको छु अनि तपाईँहरूले टेलिफोन मार्फत आएर मुक्तक पनि सुनाउन सक्नुहुन्छ तपाईँहरूले फेसबुक मार्फत आफ्ना मुक्त कार्यक्रममा पठाउन चाहनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर M U K T A K Muktak D I A R Y diary Muktak diary search गर्नुहोस् त्यहाँ एउटा पेज र आइडी आउँछ पेजलाई लाइक गर्नुहोस् अहिलेसम्म चौतिस सय दसभन्दा बढी साथीहरूले लाइक गरिसक्नु भएको छ तपाईँहरूले पनि त्यो पेजलाई लाइक गरेर मात्र आफ्ना मुक्तकहरू पठाउनु होला अनि तपाईँहरूले आइडीमा फ्रेन्ड रिक्वेस्ट पठाउनु भयो भने हामी तपाईँहरूको साथी बन्नेछौँ अहिलेसम्म छब्बिस सयभन्दा बढी साथीहरू बनिसक्नु भएको छ तपाईँहरूले पनि साथी बन्दा अनि पेजलाई लाइक गर्दाखेरि कार्यक्रमको बारेमा अझै धेरै जानकारीहरू लिन सक्नुहुन्छ त्यसै गरेर अन्य केही जानकारी लिन चाहनुहुन्छ भनेपछि मलाई उत्तरी Kumar Sahu U T T A R Uttari K U M A R Kumar S A H U Sahu search गरेर पनि तपाईँहरूले भेटाउन सक्नुहुन्छ त्यहाँ पनि हामीले कार्यक्रमको बारेमा अलि धेरै जानकारीहरू मैले गराइदिनेछु तपाईँले कार्यक्रमलाई विभिन्न ब्लगहरू मार्फत सुन्न सक्नुहुन्छ सिसापानी नेपाल डट ब्लगेश्वर डट कम त्यसै गरी सल्यान दृष्टिकोण डट कम त्यसै गरेर Nepali Kala one dot sport dot com अनि त्यसै गरेर तपाईँहरूले एन्ड्रोइड मोबाइलका लागि एन्ड्रोइड मोबाइल चलाउनुहुन्छ भनेपछि प्ले स्टोरमा गएर नेपाली अडियो बुक भन्ने चाहिँ सर्च गर्नुहोस् त्यहाँ पनि कार्यक्रम सुन्न सक्नुहुन्छ अनि तपाईँहरूले अर्को ब्लग डायरीका पानाहरू डट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम सुन्न तथा डाउनलोड गर्न सक्नुहुन्छ त्यसै गरेर तपाईँले कार्यक्रमका सबै श्रृङ्खलाहरू युट्युब मार्फत सुन्न सक्नुहुन्छ युट्युबमा गएर मुक्त डायरी सर्च गर्नुहोस् त्यहाँ कार्यक्रमका सबै श्रृङ्खलाहरू त्यहीँ छन् त्यहीँबाट सुन्न सक्नुहुन्छ कार्यक्रमको बारेमा यति धेरै जानकारी गराइसकेपछि अब भने तपाईँहरू आफ्ना मुक्तकहरू सुनाउनको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा फोन गर्दै गर्नुहोस् तपाईँहरूको टेलिफोनको प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भ गरौँ यो मिठो सुगम सङ्गीतबाट मेरै भुल भयो कि एकदमै निकै नै मिठो सुगम सङ्गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्त यो व्यवसायमा कार्यक्रम मुक्त मुक्तग्राहारीको हामीहरू आजसम्म तेत्तिसौँ श्रृङ्खलासम्म आइपुगेका छौँ कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ यति बेला रेडियो प्रकृति एफएम दाङबाट र रेडियो राप्ती एफएम सल्यानबाट एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ इन्टरनेट अनलाइन मार्फत पनि सुन्दै हुनुहुन्छ होला W W W dot radio Prakriti dot com त्यसै गरेर W W W dot radio Rapti dot ORG dot NP log in गरेर सुन्न पनि सक्नुहुन्छ कार्यक्रमको बारेमा मैले जानकारी गराइराखेको छु मैले कार्यक्रमको सुरुमा वाचन गरेको मुक्तक थियो सुनिल आरएम लगामचार सुर्खेतबाट लेखेर पठाउनु भएको थियो आज एउटा रहस्य खास न खास देखियो आज एउटा रहस्य खास न खास देखियो ती सयौँ प्रेमीहरूको माटोमा बास देखियो यहाँ मान्छेहरूको माया र मोहका कुरै नगरौँ कमिलाहरूको प्रेम कहानी झन् झक्कास देखियो सुनिल आर्यम लगाम चार सुर्खेतबाट लेखेर पठाउनु भएको थियो सुरुमा वाचन गरेको मुक्तक थियो यो मुक्तक अन्य धेरै मुक्तकहरू लेखेर पठाउनु भएको छ आज सम्भव भएसम्म मैले सबै साथीहरूलाई समेट्ने कोसिस गर्नेछु यति बेला धेरै मुक्तकहरू प्राप्त भएका केही मुक्तकहरू म लिन्छु एलबी एस e भनेर लेख्नु भएको छ दादिङबाट जुनको अगाडि तारा फिका लाग्छ जुनको अगाडि तारा फिका लाग्छ नदीको अगाडि धारा फिका लाग्छ जब प्रवेश गऱ्यौ तिमी जिन्दगीमा तिम्रो अगाडि सारा फिका लाग्छ जुनको अगाडि तारा फिका लाग्छ नदीको अगाडि धारा फिका लाग्छ एलबिएस दादिङबाट लेखेर पठाउनु भएको थियो यो मुक्तक त्यसै गरेर अन्य धेरै मुक्तकहरू पठाउनु भएको छ लक्ष्मी गौतमले लेख्नुहुन्छ नारायणगढबाट छोडी गयौँ निष्ठुरीले रुँदै कति बसौँ छाडी गयौँ निष्ठुरीले रुँदै कति बसौँ उसलाई सम्झी आँसुले मुख धुँदै कति बसौँ जलाइदिन्छु अतीतसँगै निष्ठुरीका यादहरू मन जलाइ उसकै तस्बिर छुँदै कति बसौँ छाडी गयो निष्ठुरीले रुँदै कति बसौँ उसलाई सम्झी आँसुले मुख धुँदै कति बसौँ लक्ष्मी गौतम नारायणगढबाट लेखेर पठाउनु भएको थियो मुक्तक यति बेला टेलिफोन सम्पर्कमा कुन मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते को बोल्नुभयो कहाँबाट तुलसीपुर पाँचबाट नाम भन्नुहोस् त फेरि तेज कुमार डाँगी के छ तेज कुमारजी सन्चै हुनुहुन्छ हामी पनि एकदमै सन्चै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुर हजुर एकदम सुन्दै गरिरहेको कार्यक्रम आज पहिलोपटक सुन्नुभयो कि पहिले पनि सुन्नुहुन्थ्यो नि ए सुन्न त मैले पहिलेदेखि धेरैचोटि सुन्ने गरिरहेको थिएँ कार्यक्रम चाहिँ पहिलोचोटि फोन लगाएको ए कार्यक्रममा फोन चाहिँ पहिलोपटक फोन लगाउनु भयो आज सुन्ने चाहिँ पहिले पनि सुन्नुहुन्थ्यो हजुर हजुर पहिले नै सुन्थेँ उता सल्यान बस्दाखेरि अनि त्यस पछाडि सल्यानबाट फोन लाग्दैन थियो त्यति धेरै अनि यहाँ चाहिँ लाग्यो आज ए यहाँबाट चाहिँ लागिहाल्यो अनि आज मुक्तक सुनाउनु पर्छ भन्ने थाहा छ तपाईँलाई हजुर हजुर एकदमै तयारी गर्नुभएको छ मुक्तक हजुर ल्याएको छु ल सुरु गर्नुहोस् हजुर ल सुरु गर्छ है त हस् हुन्छ सक्छौ त नजरमा नजर जुदाएर हेर सक्छौ त नजरमा नजर जुदाएर हेर आफ्नै हो भाना परेली रुजाएर हेर त्यही पाउनेछौ सारा खुसीको संसार त्यही पाउनेछौ सारा खुसीको संसार तड्किएको उसको मन बुझाएर हेर तड्किएको उसको मन बुझाएर हेर यति नै दादा तडपिएको उसको मन जुदाएर आएर निकै नै मिठो मुक्त सुनाइदिनु भयो तेज कुमारजी आगामी दिनहरूमा पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छुट्टिन पूर्व एउटा सुगम सङ्गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् एकजनालाई मात्रै मलाई मलाई सम्पूर्णलाई भन्न चाहन्छु हुन्छ छुट्टिन्छ नमस्कार तुलसीपुर पाँच दाङबाट आउनुभएको थियो तेज कुमार डाङ्गी मुक्तक सुनाएर गइसक्नु भएको छ तपाईँहरू पनि आउन सक्नुहुन्छ भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो कार्यक्रम मुक्तक डायरी अहिले प्रसारण भइरहेको छ रेडियो प्रकृति एफएम दाङबाट त्यसै गरी रेडियो राप्ती एफएम सल्यानबाट साथ प्रसारण भइरहेको कार्यक्रम मुक्तक डायरीमा चाहिँ हामीहरूले फेसबुकमा प्राप्त भएका केही मुक्तकहरू लिन्छौँ अनि तपाईँहरूको टेलिफोन मार्फत आफ्ना मुक्तकहरू सुनाउन सक्नुहुन्छ शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसको बाटो भएर तपाईँहरूले मुक्तक सुनाउनु पर्ने हुन्छ यति बेला केही मुक्तकहरू लिन्छु दिनेश तामीले लेख्नुहुन्छ बझाङबाट अरबपति भए नि आफ्नै ठाउँमा छन् अरबपति भए नि आफ्नै ठाउँमा छन् कोही छन् त धनी आफ्नै ठाउँमा छन् म भन्छु जीवनमा मागी खानु नहोस् छन् त माग्ने पनि आफ्नै ठाउँमा छन् अरबपति भए नि आफ्नै ठाउँमा छन् कोही छन् त धनी आफ्नै ठाउँमा छन् दिनेश धामी बजाङबाट लेखेर पठाउनु भएको थियो यो मुक्त त्यसै गरेर अर्को मुक्त रहेको छ शिखा डेसीले लेख्नुहुन्छ दाङबाट तिम्रो जस्तो औकात मेरो पनि हुनसक्छ तिम्रो जस्तो औकात मेरो पनि हुनसक्छ खुसीहरूको सौगात मेरो पनि हुनसक्छ आजलाई भोलिसँग दाँच्दै नजाँदा आजलाई भोलिसँग दाँच्दै नजाँदा मन पराउनेको जमात मेरो पनि हुनसक्छ तिम्रो जस्तो औकात मेरो पनि हुनसक्छ खुसीहरूको सौगात मेरो पनि हुनसक्छ सिखा डेसी दाङबाट लेखेर पठाउनु भएको थियो मुक्तक यति बेला फेरि पनि टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट म तुलसीपुर एक राणा गाउँदेखि हो ऋषि उदासी ऋषि उदासी तुलसीपुर एक राणा गाउँबाट के छ ऋषिजी सन्चै हुनुहुन्छ एकदम आराम छु हजुर अनि हामी पनि एकदमै सन्चै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुर सुनिरहेको छु अनि ऋषिजीले कत्तिको सुन्नुहुन्छ नि कार्यक्रम राणा गाउँमा बसेर म त सुन्छु साँझको बेला हुन्छ फुर्सदको टाइममा हुन्छ एकदम प्राय सुन्नु नै हुन्छ अनि कार्यक्रममा आइसकेपछि मुक्तक पर्छ भन्ने तपाईँलाई थाहा छ नै हुन्छ हामी सुन्छौँ तपाईँको मुक्तक ल सुरु गर्नुहोस् प्यान्ट टी सर्ट होइन कुर्ता सुरुवाल लाएको मान्छे मनपर्ने मलाई सादा जीवन उच्च विचार भएको मान्छे क्रिम पाउडर लिपस्टिक लाउने साला चलन व्यक्ताले पाएँ टी सर्ट होइन कुर्ता सुरुवाल लाएको मान्छे मनपर्ने मलाई सादा जीवन उच्च विचार भएको मान्छे क्रिम पाउडर लिपस्टिक लाउने साला चलन व्यक्ताले यस्ता यस्ता कुरा नअँगाली अछत्तै रहेको मान्छे पाएँ टी सर्ट होइन कुर्ता सुरुवाल लाएको मान्छे मनपर्ने मलाई सादा जीवन उच्च विचार भएको मान्छे मनपर्ने मलाई सादा जीवन उच्च विचार भएको मान्छे ऋषिजी साँच्चै नै हो त त्यस्तो भनौँ सादा जीवन उच्च विचार भएको मान्छे मनपर्छ तपाईँलाई <laughs> हुन्छ कार्यक्रममा आइदिनु भयो मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै होला अहिले पनि हामी छुट्टिनु पूर्व एउटा मिठो सुगम सङ्गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् एकजनाले मात्रै सुनिरहनु भएको छैन होइन सबैले सुन्नु भएको छ धेरैले सुन्नु भएको छ म सबैलाई सम्झिन्छु हुन्छ छुट्टी नमस्कार नमस्ते आउनुभएको थियो तुलसीपुर राई राणा गाउँबाट ऋषि उदासी निकै नै मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ तपाईँहरू पनि मुक्तक सुनाउन चाहनुहुन्छ भनेपछि शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा आउनुहोला यति बेला म बाँकी मुक्तकहरू लिन्छु शिव अन्जानले लेख्नुहुन्छ शारदा नगरपालिका एघार डाँडा सिम सल्यान हाल चाहिँ मलेसियामा हुनुहुन्छ माएको न्युली नजिक तान्छु भन्छ अरे माएको न्युली नजिक तान्छु भन्छे अरे नजिक आउँदा छुरीले हान्छु भन्छे अरे किन के भो भन भने सोध्या उसलाई अझै मेरै मुठु झिकेर खान्छु भन्छे अरे माएको न्युली नजिक तान्छु भन्छे अरे नजिक आउँदा छुरीले हान्छु भन्छे अरे शिवञ्जन त नगरपालिका एघार डाँडा सिमसाल्देन हाल चाहिँ मलेसियामा हुनुहुन्छ त्यसै गरेर उमेश भट्टराई खोटाङ्गीले लेख्नुहुन्छ खोटाङ ज्यामिरी हाल चाहिँ मलेसियामा हुनुहुन्छ उसलाई मेरो आँखाको नानी मन पर्यो रे उसलाई मेरो आँखाको नानी मन पर्यो रे हेलो हाई भन्दै बोल्ने बानी मन पर्यो रे उपहार स्वरूप उसको लागि दिएको केही छैन चोखो माया प्रतिको खानी मन पर्यो रे उसलाई मेरो आँखाको नानी मन पर्यो रे हेलो हाई भन्दै बोल्ने बानी मन पर्यो रे उमेश भट्टराई खोटाङ्गी खोटाङ ज्यामिरी हाल चाहिँ मलेसियामा हुनुहुन्छ निकै नै मिठा मिठा मुक्तक लेख्नुहुन्छ यति बेला फेरि पनि टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हजुर नमस्कार नमस्कार के बोल्नुभयो कहाँबाट म तुलसीपुरबाट हो गोविन्द समर्पण केसी गोविन्द समर्पण केसी तुलसीपुर कुन ठाउँबाट म तुलसीपुर सिस्टिङ हलवारबाट हलवारबाट हजुर अनि के छ गोविन्दजीको हाल खबर एकदमै ठिक छ भन्नुपर्छ हजुर ओके छ हामी पनि एकदमै ठिकै छौँ सन्चै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुर एकदम सुनिरहेको छु कार्यक्रम सुन्दै हुनुहुन्छ अनि कार्यक्रममा पहिले पनि सहभागी हुनुभएको थियो कि आज पहिलो पटक सहभागी हुनुभएको छ म चाहिँ पहिलो पटक सहभागी यो प्रोग्राममा चाहिँ पहिलो पटक सहभागी हुनुभएको छ कार्यक्रममा हजुर अनि पहिलो पटक सहभागी हुनुभएको छ भने कार्यक्रमको बारेमा जानकारी चाहिँ कतिको छ नि एकदमै जानकारी छ प्रोग्रामको बारेमा त एकदमै जानकारी छ हजुर त्यस्तो भए हामी तपाईँको सुन्छौँ मुक्तक सुरु गर्नुहोस् है त ल म सुरु गरेँ यो विश्वासको घर ढलाउनु हुँदैन सुन्दर संसार प्रेमको जलाउनु हुँदैन यो यो विश्वासको घर ढलाउनु हुँदैन सुन्दर संसार प्रेमको जलाउनु हुँदैन एक अर्कामा सम्मान होस् र त प्रेम शङ्खामा त जिन्दगी चलाउन हुँदैन यो विश्वासको घर ढलाउन हुँदैन सुन्दर संसार प्रेमको जलाउन हुँदैन हजुर निकै नै मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला मुक्तक सुनाउँदै गर्नुहोला अहिले पनि हामी सिटिन पूर्व यहाँबाट एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् हजुर हुन्छ छ नमस्कार नमस्कार तुलसीपुर हलवारबाट आउनुभएको थियो गोविन्द निकै नै मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ अब पनि हामी एउटा मिठो सुगम सङ्गीततर्फ लाग्छौँ गीतपछि फेरि पनि तपाईँहरूका बाँकी फेसबुकमा प्राप्त भएका बाँकी मुक्तकहरू लिएर अनि सुन्ने बयासी पाँच एक्काइस आठ सय सडचालिसमा तपाईँहरूले फोन फोन गर्दै गर्नुहोस् तपाईँहरूको टेलिफोनको प्रतीक्षा गर्दै कार्यक्रमको व्यवसायमा राख्छौँ यो मिठो सुगम सङ्गीत तपाईँहरूकै लागि है त मलाई छोडी गएपछि तिम्रो जीवन खुसी हुन्छ भने त निकै नै मिठो सुगम सङ्गीत राखेका थियौँ कार्यक्रमको व्यवसायमा तपाईँहरूले यति बेला सुनिरहनु भएको छ कार्यक्रम मुक्त डायरी सुनिरहनु भएको छ रेडियो प्रकृति एफएम दाङ त्यसै गरेर रेडियो राप्ती एफएम सल्यानबाट केही साथ प्रसारण भइरहेको छ यति बेला मलाई दाङको स्टुडियोबाट प्राविधिक मित्र माधव कडेलले साथ दिइरहनु भएको छ भने सल्यानको रेडियो राप्ती एफएमको स्टुडियोबाट भने शिवडाङले साथ दिइराख्नु भएको छ अनि म कार्यक्रम प्रस्तुता उत्तर कुमार साहु रहेको छु तपाईँहरूका मुक्तकहरू वाचन गरिरहेको छु अनि तपाईँहरूलाई केही मुक्तकहरू पनि सुनाइराखेको छु फेसबुकमा प्राप्त भएका धेरै साथीहरूले मुक्तक पठाउनु भएको हुन्छ कतिपय साथीहरू मुक्तक वाचन भएर भनेर रिसाउनु पनि हुन्छ त्यही भएर चाहिँ अलि बढी साथीहरूका मुक्तकहरू मैले लिने कोसिसमा रहेको छु निश्चल दलुबुढाले लेख्नुहुन्छ सेरी आठ सेरी भनेर लेख्नुभएको छ मट्टी तेल छर्के मुटुमा जल्न बाँकी छ मट्टी तेल छर्के मुटुमा जल्न बाँकी छ गलिसक्यो पुरी चोला ढल्न बाँकी छ ए आऊ यो गुहार हेर्न मान चाहनेहरूको हो ए आऊ यो मुहार हेर्न चाहनेहरू हो चितामाथि मेरो लास बल्न बाँकी छ मट्टी तेल छर्के मुटुमा जल्न बाँकी छ गलिसक्यो पुरै चोला ढल्न बाँकी छ निश्चल दलो बुढा सेरी आठ सेरीबाट लेखेर पठाउनु भएको छ यति बेला अर्को मुक्त रहेको छ सन्तोष कुमार समर्पणले लेख्नुहुन्छ मानपुर तिन मजगाउँ दाङबाट प्रपोज गर्छु भन्दा पनि गर्नै सकिएन प्रपोज गर्छु भन्दा पनि गर्नै सकिएन तिम्रो त्यो खाली सिउँदो भर्नै सकिएन तिमीसँगै जिउने मर्ने सपना भए पनि तिम्रो लागि मर्छु भन्दा मर्नै सकिएन प्रपोज गर्छु भन्दा पनि गर्नै सकिएन तिम्रो त्यो खाली सिउँदो भर्नै सकिएन सन्तोष कुमार समर्पण मानपुर दिन मजगाउँ दाङबाट भर्खरै मात्र एसएमएसमा पठाउनु भएको थियो मुक्तक चाहिँ यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार बाँच्दासम्म हिँडेर पुग्ने ठाउँ कस्तो होला बाँच्दासम्म हिँडेर पुग्ने ठाउँ कस्तो होला बग्दा बग्दै सागर सुक्ने ठाउँ कस्तो होला काँडाहरू पन्छाउँदै सपना चिसो जाउँदै काँडाहरू पन्छाउँदै सपना सजाउँदै अघि बढ्दा अचानक रुक्ने ठाउँ कस्तो होला बाँच्दासम्म हिँडेर पुग्ने ठाउँ कस्तो होला बग्दा बग्दै सागर सुक्ने ठाउँ कस्तो होला बग्दा बग्दै सागर सुक्ने ठाउँ कस्तो होला हजुर नमस्ते नमस्ते को भयो कहाँबाट हजुर म बिजुरीको सेरोफेरोदेखि पोषण विवश पोषण के छ पोषणजी सन्चै हुनुहुन्छ हजुर सन्चै छु अनि हजुरहरू हामी पनि एकदमै सन्जय छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर अनि कतिको सुन्नुहुन्छ नि कार्यक्रम बिजौरीमा बसेर धेरै सुन्नुहुन्छ कि अलिअलि मात्र फुर्सद भएसम्म सुन्नुहुन्छ अहिले फुर्सदमै हुनुहुन्छ त्यस्तो भए अनि कार्यक्रमको बारेमा केही त्यस्तो सल्लाह सुझावहरू केही छ भने दिन सक्नुहुन्छ अहिले छैन पछि दिँदै गर्नुहुन्छ एकवटा मुक्तक सुनाइसक्नु भएको छ अब फेरि पनि एउटा मुक्तक सुनाउने कि हामी छुट्टिन्छौँ नौ हुन्छ ल सुरु गर्नुहोस् आफ्नै प्यारो आँगन पराई भा छ आज आफ्नै प्यारो आँगन पराई भा छ आज सबै थोक कर्मश हराइरहेछ आज खुसी जति बिस्तारै लुटिँदैछन् मेरा खुसी जति बिस्तारै लुटिँदैछन् मेरा खोसिन्छौ कि तिमी मन डराइरहेछ आज आफ्नै प्यारो मन आँगन पराई भा छ आज सबै थोक कर्मश हराइरहेछ आज हजुर यति सबै थोक हराइरहेछ आज नै मिठो मुक्त सुनाउनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छुट्टिनु पूर्व एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् हुन्छ छुट्टिन्छ नमस्कार बिजौरीबाट आउनुभएको थियो निकै नै मिठो मुक्त सुनाएर गइसक्नु भएको छ तपाईँहरू पनि आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा तपाईँहरूले फेसबुकमा मुक्तक सुनाउनुको लागि M U K T A K Muktak D I A R Y diary Muktak diary search गर्नुहोस् फेसबुकको सर्च बक्समा गएर त्यहाँ भेटाउन सक्नुहुन्छ एउटा आइडी भेटाउन सक्नुहुन्छ अनि त्यहाँ फेसबुकको पेज भेटाउन सक्नुहुन्छ फेसबुक पेजलाई लाइक गरिदिनुहोस् अहिलेसम्म करिब चौतिस सय एक्काइसजना जतिले लाइक गर्नुभएको छ त्यसै गरेर साथी पनि धेरै साथीहरू बनिसक्नु भएको छ धेरै साथीहरूले रिक्वेस्ट पठाउनु भएको छ म सबैलाई कन्फर्म गर्नेछु यति बेला म केही मुक्तकहरू लिन्छु बान विशाल बानी या छेत्रीले लेख्नुहुन्छ रग्दा सात जाजरकोट हाल चाहिँ मलेसियामा हुनुहुन्छ उसैलाई पाउन सधैँ मन्दिर धाएर पनि उसैलाई पाउन सधैँ मन्दिर धाएर पनि केही पाइन्न रहेछ ढुङ्गा समाएर पनि जो जीवनका हरेक पल सुन्ने अनि फिक्का लाग्छ जो जीवनका हरेक पल अनि सुन्ने फिक्का लाग्छ बिर्सनु पर्दो रहेछ उसैलाई नचाहेर पनि उसैलाई पाउन सधैँ मन्दिर धाएर पनि केही पाइन्न रहेछ ढुङ्गा समाएर पनि विशाल बानिया छेत्री रग्दा साथ जाजरकोट हाल चाहिँ मलेसियामा हुनुहुन्छ त्यसै गरेर प्रकाश शर्माले लेख्नुहुन्छ राय डाँडा बागलुङ हाल चाहिँ प्रवासमा हुनुहुन्छ न त पत्नी हुन्छ न त पति हुन्छ न त पत्नी हुन्छ न त पति हुन्छ न बिछोड हुन्छ न सहमति हुन्छ जब प्रेम रोग लाग्यो भने नि साथी जब प्रेम रोग लाग्यो भने नि साथी न डाक्टर हुन्छ न ओखति हुन्छ न त पत्नी हुन्छ न पति हुन्छ न बिछोड हुन्छ न सहमति हुन्छ प्रकाश शर्मा राडा रायडाँडा हाल चाहिँ प्रवासमा हुनुहुन्छ यति बेला फेरि पनि टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हजुर नमस्कार नमस्कार के बोल्नुभयो कहाँबाट फुलबारीबाट कमला नेपाली कसै कमलाजी सन्चै हुनुहुन्छ हामी पनि सन्चै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुर सुनिरहेको थिएँ अनि फोन ट्राई गरेँ लाग्दै लागेन पहिला अहिले भर्खरै लाग्यो ए पहिला पनि ट्राई गर्नुभयो फोन अहिले भर्खर लाग्यो अनि अलि पहिलेको श्रृङ्खलाहरू पनि सुन्नु भयो हुन्थ्यो कि आज मात्र सुन्नुभएको आज पहिलोपटक नै सुनेको थिएँ फोन पनि पहिलोपटक लगाएँ ए निकै नै थाके मानि भन्नुपर्छ आज पहिलोपटक फोन गर्ने अनि पहिलोपटक कार्यक्रम पनि सुन्ने हजुर अनि कार्यक्रमको बारेमा जानकारी कतिको छ जानकारी त्यस्तो खासै छैन जानकारी छैन भनेपछि कार्यक्रममा सहभागी भइसकेपछि मुक्तक सुनाउनु पर्ने हुन्छ मुक्तक तयारी छ त्यस्तो केही पनि पाइँदैन मुक्तक मात्र विशुद्ध मुक्तक तयारी छ ल ल हुन्छ म सुनाउँछु एउटा त्यति तयारी त छैन हल्का सुरु गर्नुहोस् मेरो मनको मजेरीमा बास होस् तिम्रो मेरो मनको मजेरीमा बास होस् तिम्रो सँगै जीवन बिताउने आहास होस् तिम्रो दुःख सुख जिन्दगीको रित भन्छन् सानो हरेक पल साथ दिने मन खास होस् तिम्रो मेरो मनको मजेरीमा बास होस् तिम्रो मेरो मनको मजेरीमा बास होस् तिम्रो हजुर नै मेरो मनको मजेरीमा बास होस् तिम्रो निकै नै मिठो गीत सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरू पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छिटिन पूर्व एउटा मिठो गीत बजाउनेछौँ तपाईँले आफ्ना केही साथीहरूमध्ये एकजनालाई सम्झिनुहोस् मसँगै साथमा रहनुभएको मेरो साथी हुनुहुन्छ अन्जनालाई बिदा हुन्छ हस् बाई हस् नमस्कार आउनुभएको थियो फुलबारीबाट कमला निका नेपाली निकै नै मिठो मुक्त सुनाएर गइसक्नु भएको छ यति बेला मुक्त रहेका छन् घायल प्रेमी आरएमले लेख्नुहुन्छ स्वर्गद्वारे एक प्युठान हाल चाहिँ समुद्र पारीबाट भनेर लेख्नुभएको छ खाली खुट्टा मन्दिर धाउनेलाई सोध्नु छ भजन गीत गाउनेलाई के पायौ र तिमी पत्थरलाई पुजेर जवाफ देऊ मूर्ति बनाउनेलाई खाली खुट्टा मन्दिर धाउनेलाई सोध्नु छ भजन गीत गाउनेलाई घाल प्रेमी आरेम स्वर्गद्वारा एक प्युठान हाल चाहिँ सात समुद्र पारीबाट भनेर लेख्नुभएको छ त्यसै गरेर मनोज बाटा मगरले लेख्नुहुन्छ चाहेको रुकुमबाट जति निकै मिठो मिठा मुक्तक लेख्नुहुन्छ मनोजीले पनि मलाई मनपर्ने आस देखाएर मलाई मनपर्ने खास देखाएर एकपछि अर्को बकवास देखाएर जतिपल्ट आमालाई बाखुइ भनी सोध्छु मलाई मनपर्ने खास देखाएर एकपछि अर्को बकवास देखाएर जतिपल्ट आमालाई बाखुइ भनी सोध्छु रुनुहुन्छ खालि आकाश देखाएर मलाई मनपर्ने खास देखाएर एकपछि अर्को बकवास देखाएर मनोज पाठा मगर बलाक चाहेक रुकुमबाट लेखेर पठाउनु भएको छ यति बेला फेरि पनि टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट सल्यान कालाखेतदेखि राजन केसी सल्यान कालाखेतबाट राजन केसी हजुर के छ राजनजी सन्चै हुनुहुन्छ सन्चै छौँ हजुर नि हामी पनि एकदमै सन्चै छौँ अनि कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि कार्यक्रम कस्तो लाग्छ तपाईँलाई एकदमै ठिक छ कार्यक्रम एकदमै ठिक छ राम्रो लाग्छ कार्यक्रम हजुर अनि आज कार्यक्रममा सहभागी भइसकेपछि के सुनाउनु पर्छ भन्ने तपाईँलाई थाहा छ थाहा छ मुक्तक सुनाउनु पर्छ मुक्तक सुनाउनु पर्छ मुक्तक तयारी छ छ भनौँ गर्नुहोस् हुन्छ है पातलको घर अनि आकाशको धुरी भयो भने सुखलाई माना अनि दुःखलाई मुरी भयो भने पातलको घर अनि आकाशको धुरी भयो भने सुखलाई माना अनि दुःखलाई मुरी भयो भने मलाई खोज्दै नभौतारिनु यो भुमरी जालमा म कहाँ आउनलाई टाढाको दुरी भयो भने म कहाँ आउनलाई टाढाको दुरी भयो भने हस्त म कहाँ आउनलाई टाढाको दुरी भयो भने निकै नै मिठो मुक्त सुनाइदिनु भयो राजनजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले भने हामी छुट्टिनु पूर्व यहाँबाट एउटा गीत बजाउनेछौँ तपाईँले सम्झिनुहोस् र एकजनालाई हजुरलाई नै भनौँ हुन्छ छुट्टिन्छौँ नमस्कार नमस्ते बाई आउनुभएको थियो सल्यान कालाखेतबाट राजन केसी निकै नै मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ अब पनि हामी एउटा गीत सुन्छौँ अनि त्यसपछि बाँकी रहेका करिब छ सातवटा मुक्तकहरू हामी लिएर आउनेछौँ अनि तपाईँहरूको सम्भव भएसम्म टेलिफोन पनि लिएर आउनेछौँ अहिले पनि एउटा निकै नै मिठो गीत राख्छौँ तपाईँहरूको माझमा शून्य अठासी शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा फोन गर्दै गर्नुहोस् है त सबले भन्छन् मलाई स्वर्गकी अप्सरा निकै नै मिठो मुक्तक निकै नै मिठो सुगम सङ्गीत राखेका थियौँ कार्यक्रमको व्यवसायमा तपाईँहरूलाई भरपुर मनोरञ्जन दिवाला भन्ने पूर्ण आशा अनि विश्वास मनभरि सङ्घालेका छौँ यति बेला हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आउन लागिसकेका छौँ थोरै समय बाँकी रहेको छ केही म मुक्तकहरू लिन्छु अनि त्यसपछि हामी टेलिफोन पनि लिनेछौँ थोरै रन्जु लोहनीले लेख्नुहुन्छ यो सारा प्रकृति नै हलचल भएको छ यो सारा प्रकृति नै हलचल भएको छ कहिले झरी कहिले बादल पलपल भएको छ सायद साउन आएको आभास भएर होला यो सारा प्रकृति नै हलचल भएको छ कहिले झरी कहिले बादल पलपल भएको छ सायद साउन आएको आभास भएर होला पुरानो परिवेश नयाँ जस्तो छलफल भएको छ रन्जु लोहनीले लेख्नुभएको थियो मुक्त त्यसै गरेर अर्को मुक्त रहेको छ सुनिल सुनिल पौड्याल बुलबुलले लेख्नुहुन्छ गुल्मीबाट जन्ती भए दुलाहा त मलामीको लास हुनुपर्छ जन्ती भए दुलाहा त मलामीको लास हुनुपर्छ साथमा यता कार उता लान बाँस हुनुपर्छ कहिले काहीँ केही बाध्यता आउन सक्छ जीवनमा उनी क्षितिज पारी जानुको कारण खास हुनुपर्छ सुनिल पौड्याल बुलबुल गुल्मीबाट लेखेर पठाउनु भएको थियो यति बेला कुनै मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट शिव अन्जान सारदा नगरपालिका एघार डनेसन कल्याण हाल मलेसियादेखि शिव अन्जान हजुर अहिले चाहिँ मलेसियाबाट हजुर अहिले भर्खरै मुक्तक पढेको थिएँ है तपाईँको हजुर हजुर अनि के छ सन्चै हुनुहुन्छ शिवजी हजुर सन्चै अनि हजुरको हामी पनि एकदमै सन्चै छौँ अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर सुन्दैछु भन्नुभयो कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि मुक्तक सुरु गर्नुहोस् है त हजुर दिने रात तिम्री तस्बिर छुन्छु भन्ने मान्छे दिने रात तिम्री तस्बिर छुन्छु भन्ने मान्छे तिम्री यादमा सधैँ रुन्छु भन्ने मान्छे महिनो भयो न मिस कल न कल छ हजुर महिनो भयो न मिस कल न कल छ हजुर तिमीले छोडी पागल हुन्छु भन्ने मान्छे दिन रात तिम्री तस्बिर छुन्छु भन्ने मान्छे तिम्री यादमा सधैँ रुन्छु भन्ने मान्छे हजुर दादा त्यो नै निकै नै मिठो मुक्तक सुनाइदिनु भयो शिवजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले भने हामी छुट्टिनु पूर्व यहाँबाट एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् पर्खेट्याक्स अनि यात्री एफएमबाट का अल्मिनिस जसले रेडियो कार्यक्रम मुक्त डाइजेस्ट भयो मेरो साथ दिनुभएको उहाँहरू सम्पूर्णलाई भन्न चाहन्छु हुन्छ छुट्टिन्छ नमस्कार नमस्कार भएको थियो शिव अन्जान डाँडासिम सल्यानबाट हाल चाहिँ मलेसियामा हुनुहुन्छ कार्यक्रमको हामी अन्तिम अन्तिम चरणमा आउन लागिसकेका छौँ हेमन्त कडेलले लेख्नुहुन्छ लालमटिया दाङबाट मुक्तक जानी जानी तिम्रो दिलमा आउनु नै गल्ती थियो जानी जानी तिम्रो दिलमा आउनु नै गल्ती थियो अनि तिमीसँग चोखो माया लाउनु नै गल्ती थियो भन्थे सबै माया लाउनु गल्ती होइन हेर भन्थे सबले माया लाउनु गल्ती होइन हेर म त तिमीलाई यति मन पराउनु नै गल्ती थियो जानी जानी तिम्रो दिलमा आउनु नै गल्ती थियो हेमन्ता कडेल लालमटिया दाङबाट त्यसै गरेर रेशमा राणा मगरले लेख्नुहुन्छ सिन्धुलीबाट अरे ढुङ्गाको छ मेरो मन पगाल्न नखोज अरे ढुङ्गाको छ मेरो मन पगाल्न नखोज आँसु देखाएर त झन् पगाल्न नखोज तिमीलाई थाहा छ नि ढुङ्गा बरु फुट्छ पग्लिँदैन तिमीलाई थाहा छ नि ढुङ्गा फुट्छ बरु पग्लिँदैन गरेर मिठो बोली वचन पगाल्न नखोज अरे ढुङ्गाको छ मेरो मन पगाल्न नखोज रेशमा राणा मगर सिन्धुलीबाट लेखेर पठाउनु भएको थियो त्यसै गरेर अर्जुन घिमिरेले लेख्नुहुन्छ देवदह दुई रूपन्देहीबाट हाल चाहिँ कतारमा हुनुहुन्छ बिहानै सलाम टक्र्याउने कहाँ गयो यार बिहानै सलाम टक्र्याउने कहाँ गयो यार गुलाफ दिलमा फक्राउने कहाँ गयो यार फेरि चिन्ता थपिँदैछ तिम्री नाम जपिँदैछ दाइको हातमा पक्राउने कहाँ गयो यार अर्जुन घिमिरे देवदह दुई रूपन्देही हाल चाहिँ कतारमा हुनुहुन्छ त्यसै गरेर रमाले लेख्नुहुन्छ तुलसीपुर पन्ध्रबाट मलाई मेरै भाग्यले छेकेको कुरा मलाई मेरै भाग्यले छेकेको कुरा अनि मैले मेरै आँखाले देखेको कुरा हो मलाई विश्वास लाग्दैन अचेल मेरो भविष्यमा लेखेको कुरा यति बेला कुनै मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट पवन नगरबाट फेरि नाम भन्नुहोस् त एकपटक एसके सान्नानी हजुर अनि के छ एसकेजीको हालखबर सन्चै हुनुहुन्छ हजुर ठिकै छ भन्नुपर्छ हजुरहरूको हामी पनि एकदमै सन्चै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुर एकदमै फर्स्ट टाइम सुन्दै थिएँ है एकदमै राम्रो लाग्यो फर्स्ट टाइम सुन्दै हुनुहुन्थ्यो एकदमै राम्रो लाग्यो भनेपछि अब चाहिँ तपाईँले मुक्तक सुरु गर्नुपर्ने हुन्छ कार्यक्रमको हामी अन्तिम चरणमा छौँ है त मलाई जस्तै पिर पर्छ तिमीलाई पनि मलाई जस्तै पिर पर्छ तिमीलाई पनि पर्ख पक्कै आँसु झर्छ तिमीलाई पनि जुन दिन गयो छोडी एक्लै छु आज मलाई जस्तै फेर पर्छ तिमीलाई पनि पर्ख पक्कै आँसु झर्छ तिमीलाई पनि जुन दिन गयो छोडी एक्लै छु आज म कसैले त घात गर्छ तिमीलाई पनि मलाई जस्तै फेर पर्छ तिमीलाई पनि पर्ख पक्कै आँसु झर्छ तिमीलाई पनि हस् थ्याङ्क यू एकदमै निकै नै मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले भने हामी छुट्टी पूर्व एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् मेरो फोन रिसिभ गरेर सहयोग हुने हुने होइन टेक्निकल सपोर्टरमा को हुनुहुन्छ उहाँको लागि हुन्छ छुट्टिन्छ नमस्कार नमस्कार आउनुभएको थियो नगरबाट एसके सानानी मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ अब पनि हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ तपाईँहरूका कुनै पनि साथीहरूका मुक्तक लिन सक्दैनौँ अनि त्यसै गरेर तपाईँहरूका फोन कल पनि लिन सक्दैनौँ आजको कार्यक्रम मुक्तक डायरी तपाईँलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पठाउनुको लागि कार्यक्रम Muktak diary radio Prakriti FM दाङको ठेगानामा आफ्ना सल्लाह सुझावहरू लेखेर पठाउन सक्नुहुन्छ त्यसै गरेर तपाईँहरूले फेसबुकको सर्च बक्समा गएर मुक्तक डायरी सर्च गरेर त्यहाँ एउटा पेज र आइडी आउँछ पेजलाई लाइक गरेर अनि आइडीमा फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनेर पनि तपाईँहरूले केही सल्लाह सुझावहरू गल्तीहरू कमी कमजोरीहरू त्यहाँ तपाईँहरूले भन्न सक्नुहुन्छ अनि मलाई उत्तर कुमार साहु युटिटिएआर उत्तर के युएमएआर कुमार एसएएचयु साहु उत्तर कुमार साहु सर्च गरेर पनि त्यहाँ भेटाउन सक्नुहुन्छ यति भन्दै यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमलाई ब्लगमा राखेर सहयोग गर्नुहुने चिसापानी नेपाल डट ब्लग स्पोर्टका सञ्चालक रामचरण श्रेष्ठजीलाई धन्यवाद त्यसै गरी सल्यान दृष्टिकोण डट कमका सञ्चालक ध्रुवराज ओलीलाई त्यसै गरी नेपाली कलालाई धन्यवाद अनि त्यसै गरी एन्ड्रोइड मोबाइलको लागि प्ले स्टोरमा गएर नेपाली अडियो बुक इन्स्टल गरेर तपाईँहरूलाई सुन्न व्यवस्था गरिदिने अल नेपाली अडियो बुकलाई पनि धन्यवाद दिँदै त्यसै गरेर डायरीका पानाहरू डट ब्लग स्पोर डट कमलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट प्राविधिक मित्र माधव कडेललाई धेरै धेरै धन्यवाद यहाँबाट अनि सल्यानबाट चाहिँ शिवडाङलाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता उत्तर कुमार साहु पनि बिदा हुन्छु नमस्कार किन भुल्यो